जीवन बलिदान दिनेलाई सलाम सलाम सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलाम देशको लागि हाँस्दै मर्ने शहीदलाई सलाम शहीदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलाम त्यसको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ स्वतन्त्र र न्याय खातिर लड्दा लड्दै मर्यो यस्ता वीर सपुतलाई लाखौँ लाग्छ देशको लागि हाँस्दै मर्ने साहिदलाई सलाम शाहीलाई सलाम उसने सीता हर दम लड़ दे हार कहिले नमान्ने यो दलाई सलाम देशको लागि हाँस्दै मर्ने शहीदलाई सलाम शोषित पीडित जनता बाँच्दै मर्ने सहीलाई सलाम सहीलाई सलाम सिङ्गो